मायाम बिसाए भारी भन्जनीको शीतलु छायामा हरियम मै बोक्छु दिन रात खुइया सुसालेर पसिनाको धारा पुस्छु टोपी फुकालेर दुखियाको जिन्दगी हो त्यसै जाने भयो चोखो माया लाउने कुरा अधुरो नै रह्यो भरिया म बिसाए भारी भन्ज्यालैको सितालु छायामा भरिया म बिसाए छाया माटो जाडोले सताउने एक्लो जीवन तिमी बिना कसरी बिताउने सुन चाँदी छैन हजुर दुलही सजाउने दुखी मन रुन्छ मेरो मन केले बुझाउने भरियामा बिसाए भारी भन्ज्याङको शीतलु छ बुबा गर्छन् कुरा बुहारीको घरमा जन्म मेरो दुखी भयो खोटो रहेछ कर्म कसले बुझ्ने मनको कुरा आधामा भयो आज भोलि भन्दा भन्दै जोवन बित्ने भयो भरियामा बिसाए भारी भन्ज्याङको शीतलु छ